यो बीबीसी नेपाली सेवा हो कार्यक्रमबाट जितेन्द्र राउतको नमस्कार आज कार्यक्रममा यसअघि चार राजनीतिक शक्तिबीचको सहमति भएका बुधाहरू अनुसार नै अघि उच्च उच्चस्तरीय राजनैतिक संयन्त्रलाई कार्यदलको सुझाव एघार बुँदे र पच्चिस बुँदेको निर्देशन र त्यसको फ्रेमवर्क भित्र बसेर निर्वाचन कानूनलाई अपडेट गर्नुपर्छ भन्ने बारेमा आम सहमति भएको छ अन्तर्राष्ट्रिय प्रसंगमा सिरियाको कुशेर शहरमा लडाई चर्किरहँदा लेबनानी सीमा नजिक सिरियाली हिजबुल्ला लडाकुहरू बीच पनि भिडन्त र आज साप्ताहिक साझा सवालमा कम लगानीमा राम्रो इस्टाब्लिस हुने चान्सेस पनि कतारमा छ आउनु सिधा लगानी गर्नुहोस् तपाईँसँग यदि त्यो खुबी छ भने दुहा कतारमा चाहिँ जति पनि नेपाली दाजुभाइ छन् मेन त त्यही पैसाकै लागि हो एउटा खाडी राष्ट्र कतारमा रहेका केही उद्यमी नेपालीहरूसँग गरिएको एक अन्तर्क्रिया सुन्नुहुनेछ तर सुरुमा आजका प्रमुख विश्व समाचार लन्डनबाट सुमन खरेलबाट समाचार सुन्नुहोस् सिरियाको सीमा नजिकै लेबननभित्र गए राति हेजबोल्लासितको भिडन्तमा केही सिरियाली विद्रोही योद्धाहरू मारिएको बताइएको छ सिरियाली गृहयुद्धले छिमेको लेबननलाई विस्तारै अस्थिर तुल्याउँदै लागेको यो अर्को संकेत हो सिरियाली राष्ट्रपति बाशर अल असदलाई हेजबोल्लाले अस्त्रसहित समर्थन प्रदान गरेको प्रतिक्रियामा भित्र हमलाहरू गर्ने कुरा सिरियाली विद्रोहीहरूले बताउँदै आएका छनृ यसैबीच सिरियाली राष्ट्रपति प्रति वफादार सैन्यले सामरिक महत्वको शहर कुशेयरमा रहेका विद्रोही अखाड़ाहरूमाथिको धावालाई जारी नै राखेका छन् शहरमा कम्तीमा सातवटा हवाई हमला भएको अभियानकर्ताहरूले बताएका छन् दुई सातासम्मको घेराउपछि स्थानीय बासिन्दाहरूसँग कमै खानेकुरा पानी र औषधि बाँकी छ रेड क्रसको अन्तर्राष्ट्रिय समितिकी प्रवक्ता डिबे फकीर भन्छन् हामीलाई प्राप्त जानकारी अनुसार त्यहाँ पानी खानेकुरा र औषधिको सख्त आवश्यकता छ संयोग घाइतेहरूले स्वास्थ्य सेवा पाइरहेका छैनन् रेड क्रस र संयुक्त राष्ट्र संघ दुवैले त्यहाँ तत्काल पहुँच दिन अपील गरेका छनृ टर्कीमा केही दिनदेखिको सरकार विरोधी प्रदर्शनहरूको क्रममा प्रदर्शनकारीहरू फेरि पनि इस्तानबुल स्थित टक्सिम स्क्वेयरमा झण्डा र प्लाकार्डहरू बोकेर भेला भइरहेका छनृ एघार वर्ष अघि सत्तामा आए यता प्रधानमन्त्री रेसिप तायेब एडुगानको सरकार विरूद्ध सबभन्दा चर्को विरोध त्यही चोकमा भइरहेको छ प्रदर्शनकारीहरूको भनाइमा सरकार अति नै तानाशाही र इस्लामी हुँदै गएको छ सरकारको भनाइमा ती विरोध प्रदर्शनहरू अप्रजातान्त्रिक छनृ इरानका अधिकारीहरूले सुधारवादी राष्ट्रपति उम्मेद्वार हसन रोहानीका समर्थकहरूलाई गिरफ्तार गरिएको पुष्टि गरेका छन् सरकार र विपक्षी वेबसाइटहरूले जनाए अनुसार हिजो उत्तरी तेहरानमा एउटा चुनावी अभियानको बेला ती गिरफ्तारीहरू भएका थिए समर्थकहरूले घरमै हिरासतमा रहेका दुईजना विपक्षी नेताको पक्षमा तस्वीरहरू बोकेर नाराहरू लगाएका थिए प्रहरीले उनीहरूकै भनाईमा कानूनको सम्मान गर्न उम्मेद्वारहरू राष्ट्रहरूलाई चेतावनी दिएका छन् मध्य युरोपका राष्ट्रहरूले बाढ़ी विरूद्धको प्रतिरक्षा प्रणालीलाई दरिलो तुल्याउन थालेका छन् केही दिन यताको अविरल वर्षापछि नदीहरूमा पानीको सतह बढ़न गएकोले त्यसो गरिएको हो राइन डान्युब र अन्य केही नदीहरूमा पानीको सतह खतरनाक स्तरमा पुगिसकेको छ जर्मनी र चेक गणतन्त्रमा सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ र आज महारानी एलिजाबेथले गद्दी आरोहण गरेको साठीौं वर्षगांठ हो सन् उन्नाइस सय त्रिपन्नमा आजकै दिन वेस्टमिन्स्टर एबेमा आठ हजार भन्दा बढ़ी अतिथिहरू सो समारोहमा शरीक भएका थिए ब्रिटेन र विश्वमा अरू दशौं लाख मानिसले रेडियो र भर्खरै शुरू भइराखेको त्यसबेलाको टेलिभिजनमा सो समारोह सुनेका हेरेका थिए ब्रिटेनमा त्यही समारोह हेर्न धेरै मानिसले पहिलो पटक टेलिभिजन किनेका थिए वर्षगाँठ आज आइतबार परेकोले महारानीले आजको दिन निजी तवरमा विन्सर दरबारमा बिताउनेछिन् र स्मृति समारोहको लागि मंगलबार वेस्टमिन्स्टर एबेमा फर्कनेछिन् यो बीबीसी नेपाली सेवा हो निर्वाचन सम्बन्धी एउटा कानूनमा देखिएका विमति सुल्झाउन गठित राजनैतिक कार्यदलले यसअघि राजनैतिक दलहरू बीचको एघार बुँदे सहमति र राष्ट्रपतिले जारी गरेको पच्चीस बुँदे बाधा अड्काउ फुकाउबाट धर्मर नहुन शीर्ष नेताहरूलाई सुझाव दिएको कार्यदलका सदस्यहरूले बताएका छनृ सो एघार बुँदे र पच्चीस बुँदे दस्तावेजले संविधान सभा सदस्य संख्या पहिलो संविधान सभाको छ सय एकबाट घटाएर चार सय एकानब्बे बनाउने निश्चित गरेको थियो भने दुवै दस्तावेजमा चुनावी थ्रेस होल्डको व्यवस्था भने गरिएको थिएन सुनौ हाम्रो संवाददाता रमा पराजुलीको यो रिपोर्ट उच्चस्तरीय राजनीतिक समितिले गत बिहिबार गठन गरेको कार्यदलले गत शुक्रबार र आज गरी दुई दिन सहमति खोज्ने प्रयासमा बिताएको थियो एघार बुधे र पच्चीस बुधे दस्तावेजलाई उच्च महत्व दिँदै कार्यदलले त्यसैका आधारमा सहमति खोज्न शीर्ष नेतृत्वलाई सुझाएको छ चार प्रमुख राजनीतिक समूह एकीकृत माओवादी नेपाली कांग्रेस नेकपा एमाले र मधेसी मोर्चाका प्रतिनिधिबीच भएको सहमतिबारे माओवादीका तर्फबाट कार्यदल सदस्य खेमलाल देवकोटा भन्छन् एघार बुधे र पेरिस बुँदेको निर्देशन र त्यसको फ्रेमवर्क भित्र बसेर निर्वाचन कानुनलाई अपडेट गर्नुपर्छ भन्ने बारेमा आम सहमति भएको छ त्योभन्दा बाहिर परेको विषयवस्तुलाई चाहिँ अहिले इन्टरटेन गरिरहनु पर्दैन भन्ने लगभग लगभग छलफल त्यसरी गएको एमालेका तर्फबाट कार्यदल सदस्य रघुजी पन्तले भोलि बिहान शीर्ष नेताहरू समक्ष एघार बुँदे र पच्चिस बुँदेकै आधारमा सहमति खोज्न सुझाव दिइने बताए पच्चिस बुधे बाधा अड्काउ फुकाउको आदेश छ एघार बुधे जुन सहमति छ त्यसलाई जस्ताकै तस्तै स्वीकारेर अरू विषयमा नेताहरू सहित बसेर एकचोटि छलफल गर्ने भन्ने कुरा हो दलहरूले प्रधान न्यायाधीश र पूर्व प्रशासकहरूको समूहलाई गत चैत एक गते सत्ता सम्पन्न अघि एघार बुधे सहमति गरेका थिए एघार बुधे राजनीतिक सहमतिमा आधारित भएर राष्ट्रपतिले त्यसको केही पछि पच्चीस बुधे बाधा अड्काउ फुकाउ आदेश जारी गरेका थिए एघार र पच्चीस बुधे दुवै दस्तावेजमा संविधान सभा सदस्य संख्या पहिलो संविधान सभाको संख्या छ सय एकबाट घटाएर चार सय एकानब्बे बनाउने उल्लेख गरिएको छ त्यसैका आधारमा दुई दलहरू कांग्रेस र एमाले चार सय एकानब्बेको अडान राख्दै आए पनि ए माओवादीले भने छ सय एकमा फर्कनु पर्ने तर्क अगाडि सार्दै आएको थियो थ्रेस होलको व्यवस्था एघार र पच्चीस बुधे दुवै दस्तावेजमा नभए पनि कांग्रेस एमाले त्यसको पक्षमा अडान राख्दै आएका छन् भने माओवादीले नयाँ व्यवस्था गरेर विवाद बढ़ाउन नहुने भन्दै थ्रेसोलको विपक्षमा मत राख्दै आएको छ रमा पराजुली बीबीसी काठमाडौँ अब अर्को विषय अपाङ्गता भएका बालबालिका विश्वका धेरै देशहरूमा सामाजिक मानसिक तथा शारीरिक दुर्व्यवहारको जोखिममा पर्दै आएको संयुक्त संघीय बाल कोष युनिसेफले आज नेपालमा सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ नेपालका अपाङ्ग बालबालिका पनि विभिन्न खाली हिंसाको जोखिममा रहेको यस क्षेत्रमा कार्यरत संस्थाहरूले बताउने गरेका छन् हरिदेवी रोकायाबाट अपाङ्ग भएका बालबालिका विरूद्धको हिंसाका विषयमा भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन अनुसार अपाङ्गता भएका बालबालिकाहरू अन्य बालबालिका भन्दा तीनदेखि चार गुणा बढ़ी हिंसाको शिकार हुने देखाएको छ मानसिक र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू अपाङ्गता नभएका उनीहरूको साथीहरू भन्दा चार दशमलव छ गुणा बढ़ी यौन हिंसाको जोखिममा हुने अध्ययनको आँकड़ा छ यस्तो समस्या नेपालमा पनि पर्याप्त मात्रामा रहेको अपाङ्गता भएका बालबालिकाहरूको भनाइ छ सोह्र वर्षको उमेरमा आफ्नो दुवै आँखाको दृष्टि गुमाएकी भक्तपुरकी सृष्टि केसी समाजले चाहिँ अपाङ्ग छ भनेर चाहिँ दोस्रो दर्जा हेरिदिने दयाको रूपमा हेर्ने कमजोर हुने होइन त्यस्ता कुराले चाहिँ कहिलेकाहीँ अलिक नराम्रो लाग्छ अपाङ्गता भएकाहरू मानसिक रूपमा मात्र नभई उनीहरू विरूद्ध शारीरिक हिंसा हुने अपाङ्गता भएकाहरूको भनाइ छ हामीलाई हेर्दाखेरि सहयोग गरेको जसरी हाम्रो संवेदनशील अङ्गहरूमा त्यस्ता कुराहरू त भइ रहन्छ विश्वमा यसरी अपाङ्ग भएका बालबालिका हिंसामा पर्नुको कारणमा अपाङ्गता भएका अधिकांश बालबालिकाहरू परिवारदेखि टाढा आवासीय स्याहार केन्द्रमा राखिनु आफूले भोगेका दुर्व्यवहारका बारेमा अरूलाई भन्न असमर्थ हुनु हिंसाका केही प्रमुख कारण मानिन्छन् नेपालमा हुने यस्ता हिंसाका बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदी भन्छन् यहाँ नीति छ कानून छ तर त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गरिएको छैन विश्वका अपाङ्ग बालबालिकाको अवस्थाबारे अध्ययन गरेको युनिसेफ नेपालका सहायक प्रतिनिधि डाक्टर विल पार्क्स भन्छन् अपाङ्ग बालबालिका विश्वकै गम्भीर समस्या बनिरहेको छ यसलाई हामी असक्षम नभनी फरक रूपले सक्षम बनाउनु पर्छ तसर्थ हामीले उनीहरूको फरक क्षमता फरक शैलीलाई मान्यता दिनुपर्छ र त्यसले उनीहरूको हौसला बढाउनेछ सरकारले बालबालिकाहरूका अधिकारहरू सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै हस्ताक्षर समेत गरिसकेको छ तर अपाङ्ग सम्बन्धी भइरहेका विभिन्न सन्धि महासन्धिहरूमा सबैले व्यावहारिक कार्यान्वयन र अपाङ्गता सम्बन्धी भेदभाव विरूद्ध समाजमा हरेक नागरिक एकजुट भए मात्र यस्ता समस्या समाजबाट न्यून हुँदै जाने जानकारहरूको भनाइ छ परदेशको कमाईले परिवारको जीवन स्तरमा केही सुधार आए पनि त्यसले घर समाजमा नकारात्मक प्रभाव पनि पारिराखेको छ उनीहरूको पैसा पसल भएकोले छोराछोरी पनि बिग्रिन्छ महिलाहरूको अवैध सम्बन्ध पनि बढ़िरहेको छ समाज र घर परिवारमा फाटो आइराखेको छ मलाई त पैसा एउटा पनि पठाएको छैन म आफै कमाएर खानु लागेको स्वास्नीलाई पठाएको छ परदेशीको प्रतीक्षा श्रृंखलामा भोलि पनि हामी धनुषा जिल्लामै यस्तै विसंगति र विकृतिलाई निहाल्न खोज्नेछौ वर्षौने पाँच सात हजार महिलाहरूमा चाहिँ यो विकृतिहरू सुरक्षित गर्भपतन गराउने संख्याहरू बढ़िराखेको हामीले चाहिँ पाइरहेका छौँ सुन्ने प्रयास गर्नुहोला अब आजका केही अन्तर्राष्ट्रिय प्रसंग सिरियामा विद्रोहीहरूको नियन्त्रण रहेको कुशेर शहरमा सरकारी सैन्य र हेजबोल्ला लड़ाकुहरूको घेराबन्दी जारी रहँदा लेबननी सीमा नजिकै हेजबोल्ला र सिरियाली विद्रोही लड़ाकुहरूबीच भिडन्त भएका विवरणहरू प्राप्त भएका छनृ आईसीआरसी र संयुक्त राष्ट्र संघले कुशेयरमा फँसेका गैर सैनिकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् तर यो मामिलालाई लिएर जारी गर्न लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको एउटा मस्यौदा वक्तव्यलाई रूसले रोकिदिएको छ लेबननको बेरूतबाट बीबीसीका जिम म्युरले पठाएको यो रिपोर्ट विपक्षी कार्यकर्ताहरूका अनुसार कुशेर शहरको विद्रोही नियन्त्रित क्षेत्रमा कम्तीमा सातवटा हवाई हमला भएको थियो नजिकैको लेबनानी सीमा क्षेत्रबाट प्राप्त विवरण अनुसार गैरात त्यहाँ हेजबोल्ला र विद्रोही बीच पनि भिडन्त भएको थियो त्यस्तो भिडन्त लेबनानी सीमाभित्रै पनि भएको हुन सक्ने बताइएको छ सिरियाली विद्रोहीहरूले प्रहार गरेका रकेटहरूले नियमित जसो नै उत्तरी बेका उपत्यका स्थित क्षेत्रहरूलाई निशाना बनाउने गरेका छन् जहाँ हेजबोल्लाको नियन्त्रण छ कुशेर शहरको अवस्थाका बारे चिन्ता व्यक्त गर्दै राष्ट्रसंघीय सुरक्षा परिषदले एउटा वक्तव्य जारी गर्ने तयारी गर्दै गर्दा रूसले उक्त शहर विद्रोहीहरूको नियन्त्रणमा जाँदा यसअघि सुरक्षा परिषदले कुनै वक्तव्य नदिएकाले अहिले आएर अर्को वक्तव्य दिनु नपर्ने बताएको छ सिरियाका सम्बन्धमा एउटा शान्ति सम्मेलन आयोजना गर्न रूसी र अमेरिकीहरूबीच भएको सहमतिको नतिजा संयुक्त राष्ट्रसंघमा पनि देखिने आशा गरेकाहरूले आफू रूसको त्यस्तो धारणाबाट निराश भएको बताएका छनृ पश्चिमा देशहरू र रूस बीचको असहमति जारी रहँदा त्यस्तो शान्ति सम्मेलन गर्ने भनिएको मिति मे महिनाबाट अब जुलाईमा सरेको छ भारतमा क्रिकेट प्रतियोगितामा मिलोमत गरी पहिले नतिजा निर्धारण गर्ने काण्डका बारे अनुसन्धान भइरहँदा देशमा क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईका प्रमुखले अस्थायी रूपमा पदबाट आफूलाई अलग्याएका छन् चेन्नई शहरमा बसेको बीसीसीआई को आपतकालीन बैठकपछि त्यस्तो निर्णयको घोषणा गरिएको हो तर थुप्रैले माग गरे अनुसार उनले पदबाट राजीनामा भने दिएका होइनन् बीबीसी अनलाइनमा आधारित यो रिपोर्ट सुनौ श्रीनिवासनले गर्दै आएका काम केही समयलाई जगमोहन डालमियाले हेर्ने भएका छन् चेन्नईमा भएको आपतकालीन बैठकपछि एउटा छोटो प्रेस विज्ञप्ति जारी गरेर श्रीनिवासनले छानबिन पूरा नहुन्जेल आफूले बीसीसीआईको अध्यक्षका हैसियतले प्राप्त जिम्मेवारी निर्वाह नगर्ने घोषणा गरेका जनाइएको छ खेलको नतिजाका बारे पहिल्यै मिलेमतो गर्ने र बाजी थाप्ने काण्डका प्रसंगमा आईपीएलको छैठौं संस्करण जारी रहँदा गत महिना दिल्ली प्रहरीको विशेष एकाईले राजस्थान रोयल्स टोलीका तीनजना खेलाड़ी श्रीसन्त अंकित चौहान र अजित चन्देलालाई गिरफ्तार गरेपछि यो विवादास्पद प्रकरणको आरम्भ भएको थियो तर श्रीसन्त सहित राजस्थान रोयल्सका अन्य खेलाड़ीहरूले आफूहरू निर्दोष रहेको बताइआएका छनृ ती खेलाड़ीहरूसँग छानबिनका क्रममा प्रहरीले पक्राउ गरेकाहरूमध्ये श्रीनिवासनका ज्वाई जो चेन्नई सुपर किंग्सका अधिकारी पनि हुन् पनि छन् ज्वाईको गिरफ्तारीपछि श्रीनिवासनमाथि पनि राजीनामाका लागि चर्को दबाव परेको थियो शनिबार साँझ आईपीएलका अध्यक्ष राजीव शुक्लाले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए गत शुक्रबार बीसीसीआईका सचिव संजय जगदाले र कोषाध्यक्ष अजय शिर्कले पनि राजीनामा दिएका थिए खेल मिलोमत गर्ने र बाजी थाप्ने काण्ड भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटको छविमा लागेको पछिल्लो धक्का हो त्यसप्रति देशका अग्रणी क्रिकेट नायक सचिन तेन्दुलकरले समेत सार्वजनिक रूपमा नै आफू स्तब्ध र निराश भएको अभिव्यक्ति दिएका थिए बीसीसीआई विश्वकै सबैभन्दा धनी र शक्तिशाली क्रिकेट बोर्ड हो र यो पछिल्लो काण्डले भारतमा मात्र नभई विश्वव्यापी रूपमा नै क्रिकेट खेलको भविष्यलाई प्रभावित तुल्याउन सक्छ अब के बेरमा तपाईँ साप्ताहिक साझा सवाल सुन्नुहुनेछ हामीलाई भने आजका लागि बिदा दिनुहोस् नमस्कार स्वागत छ साझा सवालमा म नारायण श्रेष्ठ आज सवालको एउटा फरक अङ्क हामी प्रस्तुत गर्दैछौँ विदेशमा काम गर्न जाने त्यो पनि खाडीमा काम गर्न जाने नेपाली भन्ने बित्तिकै धेरैले सोच्ने गर्छन् अत्यन्तै अप्ठ्यारोमा चर्को गर्मीमा काम गर्ने शारीरिक परिश्रम गर्ने र कम कमाउने तर कतारमा काम गर्ने कति नेपालीहरू त्यस्ता छन् जसले उदाहरण प्रस्तुत गरेका छन् केही सफलता प्राप्त गरेका छन् व्यवसाय राम्रै गरिरहेका छन् आजको साझा सवालमा हामी कतारमा काम गर्ने नेपालीहरू मध्ये केही व्यवसायीहरूसँग कुराकानी गर्दैछौँ कतारमा काम गर्ने नेपालीहरूका बारेमा हामीले साझा सवालको अघिल्ला कार्यक्रमहरूमा सामग्रीहरू प्रसारण गर्यौं आज चाहिँ हामी कतारमा विभिन्न पेशा व्यवसाय अंगालेका नेपालीहरूका बारेमा कुराकानी गर्दैछौं चार लाख भन्दा धेरै नेपाली रहेको कतारमा कोही दुःखमा छन् कोही दुःख गरेर सुख अनुभव गर्दैछन् कतारको अति महँगो आवास भनिने पर्ल कतारमा घर किन्न सक्ने मध्येका एक हुन् गोर्खाका बद्री पाण्डे विगत अठार वर्षदेखि कतारमा रहेका पाण्डे निर्माण व्यवसायमा संलग्न छन् सायद शुभ संकेत हुन सक्छ पाण्डेलाई भेट्न जाँदा कम पानी पर्ने भनिएको कतारमा पानी पर्यो हल्का पानीको छिटा मुखमा पार्दै हामी लाग्यौं बद्री पाण्डेलाई भेट्न पाण्डेलाई शुरूमा मैले कतारमा कस्ता अवसरहरू छन् नेपालीहरूका लागि भनेर सोधेको छु अवसरहरू केही पनि सोध्नै पर्दैन तपाईँलाई होला नहोला भन्ने सोध्नै पर्दैन आउनु सिधा लगानी गर्नुहोस् तपाईँसँग यदि त्यो खुबी छ त्यो स्किल छ लगानी गर्न सक्ने त्यो क्षमता छ भने आएर सिधा लगानी गरे हुन्छ किन भन्दाखेरिमा इन्टरनेसनल जुन रिसेसन तलमाथि पर्ने भने परिरहेछ यहाँ पनि परिरहेछ त्यसले मात्रै गर्दाखेरिमा आत्तिर पर्ने ओहो हुँदैन कि भन्नुपर्ने होइन तर अब हामी कहाँ पनि अब कन्स्ट्रक्सनमा म धेरै कम्पनीहरू धेरै साथीहरू भेटेको धेरै ए ग्रेडका कम्पनी कम्पनीहरू बिग्रेका राम्रो कम्पनीहरू हुनुहुन्छ उहाँहरूलाई मेरो सन्देशै के हुनु भने अब अहिलेको हिसाबमा यो एउटा इन्फ्रास्ट्रक्चरको लागि द्रुत स्तरमा यति छिटो अगाडि बढिरहेको कन्ट्री हो र हामी कहाँ त्यो खालको त्यो म्यान पावर र त्यो खालको हामी स्किल छ भने यो ठाउँमा आएर आँखा चिम्लेर लगानी गरे हुन्छ साँच्चै भन्यो भने विश्व आर्थिक मन्दीको प्रभाव चाहिँ यहाँ पऱ्यो कि परेन त्यस भए परेको छ केमा परेको छ भन्दा गभर्मेन्टमा छैन गभर्मेन्ट धनी छ गभर्मेन्टसँग पैसा छ गभर्मेन्टका प्रोजेक्टहरू अहिले अझ हामीले पास्ट इयरमा भन्दा अहिलेको यो रिसेसनमा अझ कति गुणा बढी प्रोजेक्टहरू चलिरहेछ गभर्मेन्टसँग पैसा छ प्रब्लम के भन्दा सानो ठाउँ छ हामीले घर बनाउने बेच्ने घर बनाउने रान्ट रेन्टमा दिने जग्गा किन्ने बेच्ने जुन चिजहरूले केले असर पार्यो भन्दा पपुलेसन थोरै छ त्यो घर बनाएर पनि नबिक्ने जग्गा पनि किनबेच नहुने घर बनाएर रेन्टमा पनि नलाग्ने गर्दाखेरिमा त्यो सेक्टर चाहिँ टोटल्ली एफेक्टेड छ हामी त्यो क्षेत्रकोले भन्ने गर्दा असर परेको छ अहिले चाहिँ नपरेको होइन दुई वर्षदेखि भइरहेको छ कतारमा त्यति धेरै काम गरिसक्नु भएको रहेछ नेपालमा चाहिँ के छन् तपाईँका लगानीहरू र बाँकी विश्वमा पनि होइन नेपालमा लगानी के छन् भन्दा हामीले नेपालको अहिलेको लगानी हाम्रो इन्डिभिजुअल रूपमा के छ भन्दा अब अलिकति व्यक्तिगत कुरा भए म तपाईँलाई भन्न पनि सक्छु नभन्न पनि सक्छु होइन समुच्चमा हेर्ने भने विदेशमा बसेर के गर्नु भएको छ त भन्दाखेरि हाम्रो संस्थागत हिसाबबाट हामीले धेरै गरेका छौँ एउटा त रिमिटेन्स नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेर जुन रेमिटेन्स स्पेसली मिडल इस्टबाट नै संसारबाट जान्छ बत्तीस लाख नेपाली पैँतिस लाख नेपाली जति भए पनि संसारमा इन्डिया बाहेक जति भए पनि उनीहरूले पठाउने कुरा त छँदैछ त्यसमा पनि स्पेसल्ली यहाँको कानूनको दायराले गर्दाखेरिमा यहाँ डाइरेक्ट लगानी गर्न नपाउने भएकोले गर्दाखेरिमा कमाएको पैसा लगभग संसारभरिमा छरिएका नेपालीको आधा पपुलेसन यो रिजनमा छ र यो रिजनबाट कमाएको पैसा खाएर बचेको सबै नेपाल पठाएको कारणले गर्दाखेरि नेपालको अर्थतन्त्र चलेको छ त्यो अकाट्य छ राष्ट्र ब्याङ्कले पनि भनेको यो अब यसमा त्यो एउटा कुरा भयो अर्को कुरो अब अहिले संस्थागत गैर नेपालीको संस्था सामूहिक लगानीको हिसाबबाट हामीले अहिले ठुला सपनाहरू देखेका छौँ कस्तो सपना गैर आवासीय नेपालीको तर्फबाट हाम्रो हाइडोमा नेपालीहरूको सफलता के छ यहाँ चुनौतीहरू के छन् मिडल इस्टमा लगानी गरेर व्यापारको हिसाबबाट काम सुरु गर्ने हामी पहिलो जेनेरेसन हामीभन्दा पुर्खा अहिलेसम्म कोही जन्मेको छैन हामी पहिलो हो र अब अहिले हामीहरूको हामीले प्रोत्साहन गरेर अथवा सिकाएर त नभनौँ जे होस् यो गर्नुपर्ने रहेछ भनेर जानेर अहिले धेरै साथीहरू लाग्नु भएको छ छोटो समय भएको छ धेरै भएको छैन डेढ दुई वर्ष मात्रै भयो होला दुई तिन वर्ष मात्रै भयो होला यसरी लाग्नुपर्छ अब नेपालीले पनि सुरु गर्नुपर्छ भनेर लाग्नु भएको छ त्यो एउटा सेक्टर छ होइन अब चुनौतीको भने त अब नेपाली नेपाली कामदारहरू अरू देशको भन्दा सस्तोमा पाइने स्पेसल्ली हामीहरू अलिकति शिक्षित पनि भएको कारणले गर्दाखेरिमा हामी स्किल र राम्रो काममा पनि नआउने र अनस्किल तलको दुखित दुःखको काम चाहिँ नेपाली कामदारले नै गर्नुपर्ने त्यसले गर्दाखेरिमा यो भेदभाव चाहिँ छ हेर्नुहोस् यो भेदभाव अब यो राष्ट्रको दायित्व हो हेर्नु म दुईटा कुरा एक त व्यक्तिलाई पनि दोष दिन्छु व्यक्ति यहाँ काम गर्न भनेर विदेशमा आउँदाखेरिमा कम केही सिप जानेर आउनुपर्छ हामी विदेशमा स्वदेशमा त हामीसँग सिप छैन छैन हामी त्यसमा दिनभरि घाम तापेर क्यारमबोर्ड खेलेर अथवा जुलुस निकालेर ढुङ्गा हानेर बिताउँछौँ सिक पनि सिक्दैनौँ र एटलिस्ट विदेशमा आउँदा त म केही सिप सिकेर जाउँ भन्यो जुन अहिलेको तलबमा सुविधामा आउँछ सिप सिकेर हामी त्यसको डबल पैसा पाउँछ अर्को कुरो उसको मात्रै दायित्व होइन सरकारको पनि दायित्व हो विदेश जाँदाखेरिमा उसलाई स्किल बनाएर पठाउनु पर्छ भनेर ट्रेनिङ इन्स्टिच्युटहरूमा ट्रेनिङ दिएर एटलिस्ट केही काम लेबरै सावेले कुल्ली नै त्यो तल्लो कामै गर्नुपर्छ कन्स्ट्रक्सन भन्ने छैन इन्डियाको मान्छेहरू त कुल्ली भेट्नुहुन्न किन त उनीहरू एक दुईजना आयो भने पनि तिन महिनामा उनीहरू स्किल भइहाल्छ उनीहरूलाई के थाहा छ भन्दा मैले त्यसमा भन्दा तिन गुणा बढी पैसा कमाउँछु भन्ने कन्सेप्ट छ तर हामीलाई त्यो न सरकारले सिकाउँछ न गभर्मेन्टले सिकाउँछ त्यही भएर झुटमुट यताउता बोलेर अझ नजानेको मान्छेलाई जाने काममा पठाइदिन्छ अठार वर्ष जति तपाईँ नै बसिसक्नुभयो कतारमा होइन तपाईँलाई म यो भवनको चौथो तलाको बरन्डासमा तपाईँसँग बसेर म कुराकानी गर्दैछु तल चिल्लो कालो सडक छ मोटरहरू गुडेका गुडै छन् परपर एकदम बनिरहेका घरहरू बनिसकेका घरहरू प्रशस्तै छन् तपाईँ आएको बेला सोह्र अठार वर्ष पहिले र अहिलेको कतारलाई तुलना गर्नु पर्यो भने छोटोमा कसरी भन्नुहुन्छ के पनि थिएन के पनि थिएन हामीलाई सुरुमा आउँदाखेरिमा यो त नेपाल जस्तो पनि रहन्छ यो त कस्तो मरु हिमाल हामीलाई गाली गर्थे त्यहाँ त पानी पनि खान पाउँदैन रे हिँड्दा हिँड्दै मान्छे ढल्छ अरे त्यहाँ जानुहुन्न भन्थ्यो पहिला म आउँदाखेरिमा चार पाँच सय नेपाली थियो सुनेको पाँच सयजना नेपाली हुन्थ्यो हाम्रो एउटा जम्मा हुने ठाउँ थियो विकेन्डमा जम्मा हुन्थ्यो त्यहाँ चालिस पचासजना मुस्किलले जम्मा हुन्थ्यो कतिजना छन् नेपाली छ त भन्दाखेरिमा चार पाँच सयजना नेपाली छ भन्थ्यो किन टु थाउजन्ड थ्रीमा बल्ल एमबिसी खुल्यो त्यसभन्दा पहिला एमबिसी थिएन एमबिसीको काम गर्थ्यौँ हामी पासपोर्ट जम्मा पाएर पोस्ट अफिसबाट साउदी पासपोर्ट रिन्यू गर्न पठाउँथ्यौँ त्यो अवस्थामा हेर्दाखेरिमा यो ठाउँमा यो किन आइरहेको यो के पनि नभए ठाउँमा यो यो त मरुभूमिमा साँच्चै मरुभूमि नै हो यो त यहाँ के पैसा छ के काम छ यो ठाउँमा किन आइरहेको ल फस्यो भन्ने भइरहेको थियो हुँदाहुँदै अब आइहाल्यो दुई वर्ष बिताउनु परिहाल्यो कन्ट्र्याक्ट थियो दुई वर्षको कन्ट्री एग्रिमेन्ट पुरा गर्नु पर्यो दुई वर्ष बस्यो हेरेर हेर्दै दुई वर्ष भयो त्यो वर्ष गर्दा के काम गर्नुभयो त्यति म एउटा कन्स्ट्रक्सन पनि माने मैले सुरु गरेको कम्पनी हो हेर्नुहोस् भन्नाले फास्ट कसरी गइरहेको छ यहाँको काम भन्ने कुरो त्यहाँबाट पनि देखिन्छ अहिलेको तपाईँको चौध पन्ध्र वर्षमा त्यो कम्पनी इन्टरनेसनल कम्पनी बन्यो दसौँ हजार कामदार छन् मैले सातजना मान्छेले सुरु गरेँ कम्पनी हेर्नुहोस् त्यो म त्यो कम्पनीमा प्रोजेक्ट इन्चार्ज थिएँ त्यही समयमा चल्दा चल्दै अनि टु थाउजन्ड सिक्समा एसियन गेम पाउने कुरा भयो यिनीहरूको लगभग छ वर्ष पहिला पाँच वर्ष पहिला त्यहाँबाट अनि टु थाउजन्ड टू टू थाउजन्ड थ्रीबाट त तपाईँको मलाई आफूलाई यहाँको मान्छेलाई के हुन्छ थाहा छैन म आफूलाई सपना जस्तो लाग्छ भनौँ न हिजो केही नभएको देश दस वर्षमा देश चाह्यो भने पैसा भयो र राष्ट्रको त्यो च्यानल मिल्यो भने दस वर्षमा विकास हुँदो रहेछ भन्ने चाहिँ इक्जाम्पल दिस इज द इक्जाम्पल बद्री पाण्डे जस्तै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 सर्भिस प्रोपराइटर कीर्तिमान विश्वकर्मा सुनमा शुद्धता हाम्रो प्रतिबद्धता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 हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङ सामानहरू छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ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 सुनो नेपाल एजेन्सीले पठाएको हुन्छ त्यही अनुसार यहाँ कतारमा आएर पनि उहाँहरूले त्यही सेलरीमा साइन गर्नुपर्छ सर चाणक पोखरेलसँग छोटो कुराकानी भइसकेपछि आइपुगे रेस्टुरेन्ट सञ्चालक अविनाश गुरुवाचार्य म अविनाश गुरुवाचार्य मेरो घर चाहिँ रामेछाप हो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 संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्ज रत्नगरेक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस रिफ्रेस एक्ज्याक्ट स्टडी सेन्टर रत्नगर दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छप्पन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना रनपाट बकुलहर दूरसञ्चार रोडमा अवस्थित न्यू साइनिङ एजुकेसन सेन्टरमा प्राइभेट टेस्ट एसएल टू सिक्स डे होस्टेलमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गमा सहर्ष जानकारी गराउँछौँ सिट सीमित भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्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 हाम्रो कमजोरीले गर्दा जति हुनुपर्ने त्यति भइसकेका छैन अझै पनि तथापि आज आएर नेपाली समाजलाई यहाँको लोकल कम्युनिटी मेरी प्यारी छोरी स्वर्गीय अमृता पाण्डेको जेठ नौ गते पच्चिस वर्षको अल्पायुमै भएको असामयिक निधनमा सागर जानुहुने छरछिमेक इष्टमित्र बन्धु बान्धव एवं हामीप्रति सहानुभूति प्रकट गर्नुहुने सम्पूर्णमा यही जेठ बिस गते पर्ने बाह्रौँ दिनको पुण्यतिथिमा आफ्नै निवास कठार साथ खरकुटेमा गहुँत ग्रहणका लागि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ बाबा चित्रदेव पाण्डे एवं सम्पूर्ण पाण्डे परिवार कठार साथ खरखुट्टे खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगर आठ दूरसञ्चार रोडमा थ्री ब्रदर्स ट्युसन इन्स्टिच्युट खुलेको जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने इङ्ग्लिस ल्याङ्ग्वेज होम ट्युसन प्लस टू एक वर्षमा नै उत्तीर्ण सात आठ नौ फेल भए पनि एसएलसी दिन पाउने व्यवस्था स्वच्छ शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा नयाँ पद्धतिबाट पढाइने सम्पर्क थ्री ब्रदर्स ट्युसन इन्स्टिच्युट रत्नगर आठ दूरसञ्चार रोड बकुलहर मोबाइल नम्बर दिपेन्द्र घिमिरे अन्ठानब्बे चार त्रिपन्न एकतिस दुई सय एकानब्बे सुदीप अर्याल अन्ठानब्बे चार एकाउन्न एकाउन्न नौ सय उनासे बादल खनाल अन्ठानब्बे एक अठासी अठाइस तिन सय उनानब्बे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 मजले खरा पानीको भेट्यो भने नबोले पानी भो मजले राखरानी भए मजले राखरानी भए मजले सागर बनू बनते दुखा को मरू भूमि परे ममाया को सागर बनू बनते दुखा को मरू भूमि परे म खुशी नहीं खुशी मजलेर खरानी भए मजलेर खरानी भए मजलेर सदैव सुखी खुसी हुनु यो भन्दाहरू म के भन्नु जले जले जले जले म र खरानी भए म र खरानी जलेर खरानी भए मजलेर से पानी बेच्ने हात छैन हो रोएको रात छैन आँसु पुछ्ने हात छैन आँसुले मेरो सिरा पानी किन रुवाउँछ काखो आउँछ मलाई जसले पनि किन रुवाउँछ मलाई जसले पनि किन रुवाउँछ freedom. र तिमीलाई बचाउँछु प्रिय चाहे आँसु झरोस् चाहे दुख परोस् तिमीलाई म हँसाउँछु प्रिय तिमीलाई म हँसाउँछु प्रिय म मरेर तिमीलाई बचाउँछु प्रिय 走出。 आँखाको भर थियो हो हाम्रो सानो घर थियो एक अर्काको भर थियो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 अर्पण टाइम चेक अर्पण टाइम चेक अर्पण टाइम चेक